हामी कार्यक्रममा स्थान दिने गर्छौँ यदि तपाईँ पनि यी कुराहरूमध्ये कुनै एक कुरा पठाउन चाहनुहुन्छ भने तपाईँले फेसबुकमा Facebook dot com slash Savi Saugat Anurag type गर्नुभयो भने हाम्रो फेसबुक पेज देखा पर्छ अथवा फेसबुकमा सवि सौगात टाइप गर्नुभयो भने पनि हुन्छ हाम्रो फेसबुक पेज देख्नुहुनेछ र त्यो पेजमा कार्यक्रम मुटुदेखि मुटुसम्मको लागि हामीले पोस्ट गरेका छौँ त्यो पोस्टको मुनि तपाईँले तपाईँका कमेन्टहरू सन्देशहरू र भावनात्मक तपाईँका मनका कुराहरू र गजलहरू त्यहाँ कमेन्ट गर्न सक्नुहुन्छ अथवा सिधै त्यो पेजमा म्यासेज गर्न पनि सक्नुहुन्छ अथवा तपाईँले रेडियो अनमोलको फेसबुक पोस्टमा पनि कमेन्ट गर्न सक्नुहुन्छ ती कमेन्टहरूलाई म कार्यक्रममा स्थान दिनेछु आज पनि तपाईँका गत साता तपाईँले गर्नुभएका कमेन्टहरू छन् मसँग ती कमेन्टहरूलाई म स्थान दिनेछु र आज तपाईँले गर्नुभएका कमेन्टलाई चाहिँ म आउँदो साताको कार्यक्रममा स्थान दिनेछु तपाईँको सन्देशहरू राख्नुभन्दा अगाडि आउनुहोस् सुनौ यो सुमधुर साङ्गीतिक आवाज रिश्ता बड़ा ही प्यारा है कितना पागल ये दिल हमारा है इश्क जब से हुआ मुझे तुमसे इश्क जब से हुआ मुझे तुमसे नींद हारी है चैन हार यो सुमधुर साङ्गीतिक आवाजपछि तपाईँलाई पुनः स्वागत छ कार्यक्रम मुटुदेखि मुटुसम्ममा मुटुदेखि मुटुसम्म सुन्दै हुनुहुन्छ तपाईँ रेडियो अनुमोल नब्बे मेघार्ज हेटोडा मकुवानपुरबाट र तपाईँले रेडियो अनुमोल डट कम र हाम्रो पात्रो मोबाइल एपबाट पनि यो कार्यक्रम सुनिरहनु भएको छ साथै तपाईँले यो कार्यक्रमका पुराना एपिसोडहरू मेरो व्यक्तिगत ब्लग छ सबै dot blogspot dot com त्यहाँबाट सुन्न र डाउनलोड गर्न पनि सक्नुहुन्छ अबको क्रममा भने राख्दैछु तपाईँकै सन्देशहरू यो पहिलो कमेन्ट गर्नुभएको छ स्मृति लामाजीले हामीलाई र उहाँले लेख्नुहुन्छ मलाई यो कार्यक्रम साह्रै मनपर्छ साथै सुन्छु पनि तर आज पहिलो पटक कमेन्ट गर्दैछु आशा छ मेरो कमेन्टले ठाउँ पाउनेछ धेरै धन्यवाद छ स्मृतिजी साँच्चै तपाईँको कमेन्टलाई मैले कार्यक्रमको सुरुवातमै राखिसकेको छु अनि कार्यक्रम सदैव सुनिदिनु भएकोमा मन पराइदिनु भएकोमा तपाईँलाई धेरै धन्यवाद छ आज तपाईँको पहिलोपटक कमेन्ट पढेँ अझै तपाईँका यस्तै कमेन्टहरू आगामी दिनमा पनि पढ्न पाऊँ भनेर अपेक्षा गर्दै यो कमेन्टका लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ हाम्रो नियमित श्रोता हुनुहुन्छ रामलाल सुमनजीले र उहाँ लेख्नुहुन्छ गुड नाइट एन्ड रात्रिकालीन दर्शन हजुर म रामलाल सुमन नेपाल भारत मैत्री रेडियो श्रोता सङ्घको सदस्य हाल मलेसियाको पेनाङ जिल्लाबाट कार्यक्रम मार्फत रात्रिकालीन गुड नाइट सन्देश राख्नुपर्दा हजुर लगायत प्राविधिक मित्रलाई शुभ सपनीको मिठो कामना भन्नुभएको छ हामी हाम्रो तर्फबाट तपाईँलाई धेरै धन्यवाद छ अनि उहाँ अगाडि लेख्नुहुन्छ अनि साथीहरू अप्सरा दाहाल भट्टराई लक्ष्मी पौडेल जमिनदार बाको इमान्दार छोरो पूजा योङहाङ विजय पौडेल सर सफल पौडेल खत्री कुर्बान हवारी सर मिडिया प्रेमी नतासा लिम्बू उहाँ मकर्नी मनिषा थापा युद्ध बुद्धवीर तामाङ त्यसै गरी प्रतीक्षा थापा मगर त्यसै गरी उषा राईमाझे कुमार पूर्वेली कान्छा अञ्जना काफ्ले घायल अभिरमान सुनवार लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ रामलाल सुमनजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ यामु जिरेलजीले र उहाँले लेख्नुभएको छ पहिला रेडियो सर्भरबाट सुनेको थिएँ अहिले रेडियो अनुमलबाट तर प्रस्तुतिकरणमा केही फरक पाइनँ मैले नयाँपन ल्याउन पनि चन्द्र दादा भन्नुभएको छ धेरै धन्यवाद छ यामुजी तपाईँले धेरै पहिलादेखि कार्यक्रम मुटुदेखि मुटुसम्म सुन्दै आइरहनु भएको रहेछ र तपाईँको सुझावको लागि पनि धेरै धन्यवाद छ यो कार्यक्रम पहिला अर्को रेडियोमा हुँदाखेरि पनि एउटै नामबाट सञ्चालक पनि एउटै भएकोले र कन्सेप्ट पनि एउटै भएकोले फरकपन प्रस्तुतिकरणमा चाहिँ अवश्य पनि यो कार्यक्रममा छैन किनभने यो कार्यक्रम पहिलाकै कन्सेप्टमा हामीले सञ्चालन गरेका हौँ त्यसैले प्रस्तुतिकरण नै नयाँ त होइन तर कार्यक्रममा केही नयाँ कुराहरू समावेश गर्न चाहिँ सकिन्छ यामुजीलाई यो सुझावको लागि धेरै धन्यवाद छ अनि यसरी नै कार्यक्रम सुनेर हामीलाई माया गरिरहनुहोला र तपाईँको सल्लाह सुझाव सदैव दिइरहनुहोला भनेर धन्यवाद दिन चाहन्छु र आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ भूमिनन्द सेलिङजी हाम्रो नियमित श्रोता हुनुहुन्छ र उहाँले कमेन्ट गर्नुभएको छ hello good evening Sewaro FM whole unit and all friends it's me Bhuminanda सेलिङ फ्रम झापाबाट तिनझुरे मिडिया ग्रुपको member hi today my good night राख्नु पर्दा डाक्टर वन्दना राई त्यसै गरी लिङ्देन मि मिक्की त्यसै गरी याक्थुङ गौरव लिम्बुनी पविना त्यसै गरी एक्ट्रेस आरती चोङबाङ शुभ हिङमा सोनिया भोटिया फुङमा साम्बा हाम्फे जितेन्द्र आङ थुपो लिम्बू त्यसै गरी सबिना लिम्बू सपना घिसिङ तामाङ लिम्बुनी मिना तुम्रोक र सबैलाई सम्झेको छु ल बाई बाई शुभ सपनी भन्नुभएको छ यहाँलाई पनि धेरै धेरै धन्यवाद छ भूमिजी आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ लफ्जों की है दिल की कहानी या है मोहब्बत या है जवानी दो लफ्जों की है दिल की कहानी या है मोहब्बत या है जवानी ला ला ला,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 मुटुदेखि मुटुसम्मको लागि पोस्ट गरेको छ त्यो पोस्टको मुनि कमेन्ट गर्न सक्नुहुन्छ अथवा तपाईँले त्यहाँ सिधै म्यासेज पनि गर्न सक्नुहुन्छ अथवा तपाईँले रेडियो अनमोलको फेसबुक पोस्टमा पनि कमेन्ट गर्न सक्नुहुन्छ यो जानकारी मैले तपाईँलाई राखेँ र आज तपाईँले गर्नुभएका कमेन्टलाई चाहिँ म आउँदो साताको कार्यक्रममा मात्र स्थान दिन्छु किनभने आजको कार्यक्रममा चाहिँ मैले तपाईँले गत साता गर्नुभएका कमेन्टहरूलाई स्थान दिइरहेको छु अब फेरि तपाईँको कमेन्टहरू राख्न चाहन्छु यो कमेन्ट गर्नुभएको छ चन्द्रकला राईजीले र लेख्नुहुन्छ हेलो दादा सेवा Sewaro and good evening good night wishes radio all family and my friends Sajan Yonghang Limbu Sabina Limbu Kandangwa त्यसै गरी खुसी यमुना विष्ट त्यसै गरी पूर्वेली आकाश राई सरु लामा मिसन याखा पूर्वेली ममता पोया Limbuni Pabina my me from Khotang right now Malaysia आउनुभएको छ चन्द्रकला राईजीलाई धेरै धन्यवाद छ तपाईँले आफ्नो घर खोटाङमा हुनुहुँदाखेरि पनि हामीलाई सम्झिरहनुहुन्थ्यो र अहिले तपाईँ मलेसियामा हुनुहुँदो रहेछ घरबाट टाढा हुनुहुन्छ आफ्नो ख्याल गर्नुहोला अनि परिवारलाई पनि सदैव सम्पर्क गरिरहनुहोला सकेसम्म छिट्टै फर्केर परिवारसँगै तपाईँको दिनहरू बितोस् भनेर पनि तपाईँलाई कामना गर्न चाहन्छु चन्द्रकला राईजीलाई यो कमेन्टको लागि धन्यवाद छ आगामी दिनमा पनि तपाईँको यस्तै कमेन्टको हामी अपेक्षा गर्छौँ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ कमल श्रेष्ठजीले हेलो हाई दर्शन नमस्ते म Kamal Shrestha from Tinjhuri media group प्रवास नेपालको सक्रिय सदस्य राइट नाउ तेह्रथुमबाट हो यस कार्यक्रम मार्फत घर सन्देश गुड नाइट राख्नु पर्दा साथीहरू हुनुहुन्छ सीता भण्डारी सुनिता लगान्द्री देव बासकोटा मनोज भुजेल छुची आरती लिम्बू भुजेल मिडिया प्रेमी समीक्षा जोशी वेदराज कान्छा पूजा माधेम्बा लिम्बू टिकाराम सुनवार रामलाल सुमन रिना लिम्बू मेनुका मुखिया आननिया लिम्बू लोकेन थोकलेन लिम्बू लगायतका थुप्रै साथीहरूको नाम लेख्नु भएको छ कमलजीलाई यो कमेन्टको लागि धेरै धेरै धन्यवाद छ त्यसै गरी अर्को कमेन्ट गर्नुभएको छ रामु केसी अन्जानजीले उहाँले एउटा मुक्तक पठाउनु भएको छ रामुजी धन्यवाद छ तपाईँको मुक्तक फेरि धेरै पछि पढ्न पाएँ तपाईँको मुक्तक र गजल हामी धेरै मन पराउँछौँ अनि श्रोताहरूले पनि तपाईँको मुक्तक र गजलको प्रशंसा गर्नुहुन्छ आज उहाँको मुक्तक यस्तो छ साँझ मन पर्यो अनि बिहानी मन पर्यो साँझ मन पर्यो अनि बिहानी मन पर्यो मेला मेल खाँदो रहेछ निकै कहानी मन पर्यो साँझ मन पर्यो अनि बिहानी मन पर्यो मेल खाँदो रहेछ निकै कहानी मन पर्यो घमण्डी छु भन्छौ तर मिठो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 पनि सुनिरहनु भएको छ कार्यक्रम मुटुदेखि मुटुसम्मको साथमा छु म तपाईँकै मनभित्रको साथी चन्द्र कार्यक्रम मुटुदेखि मुटुसम्ममा हामीले वर्षौँदेखि धेरै अगाडिदेखि माया प्रेमका कुराहरू गरिरहेका छौँ र तपाईँका सन्देशहरू पनि राखिरहेका छौँ कार्यक्रममा बारम्बार दोहोरिरहने विषय हो आफ्नो परिवारसँग सदैव सँगै रहनुहोस् यो म प्राय बारम्बार भनिरहन्छु तपाईँ हामी एकपटक यसो विचार गरौँ विगतलाई सम्झाउन हाम्रो जीवनसाथी श्रीमान वा श्रीमती हुनुभन्दा अगाडि उहाँहरूलाई जब हामी प्रेमी प्रेमिकाको रूपमा चिन्थ्यौँ त्यो बेला हामी कति धेरै माया गर्थ्यौँ नि होइन र सकेसम्म कुनै पनि दुःख नहोस् संसारकै सबैभन्दा धेरै खुसी म दिन चाहन्छु यस्तो महसुस तपाईँले अवश्य गर्नुभएको होला तर जब हामी विवाह गर्छौँ त्यसपछि त्यस्तो प्रेम बिस्तारै सेलाउँदै गएको महसुस हुन्छ हुन त यो तपाईँ हामी एक्लै एक्लैको समस्या होइन संसारभर नै अहिले हामी एकअर्काप्रतिको प्रेम सेलाइरहेको छ मान्छेले मान्छेलाई गर्ने व्यवहार परिवर्तन भइरहेको छ श्रीमान श्रीमती बिचको सम्बन्धलाई मानिसहरूले हल्का रूपमा लिन थालिसकेको छ तर त्यस्तो भन्दैमा हामी सदैव श्रीमान श्रीमती दुःखी हुन चाहँदैनौँ हामी त सकेसम्म एकअर्कालाई प्रेम गरेर अगाडि बढ्न चाहन्छौँ नि होइन र त्यसैले यदि हामी एकअर्कालाई प्रेम गर्छौँ भने त्यो पहिलाको जस्तै प्रेम विकास गर्नको लागि एकअर्काले निकै मेहनत गर्नुपर्छ श्रीमानले मात्र मेहनत गरेर पनि हुँदैन श्रीमतीले मात्रै पनि मेहनत गरेर हुँदैन अनि सबै सम्बन्ध अरू सम्बन्धभन्दा श्रीमान श्रीमतीको सम्बन्धलाई पहिलो नम्बरमा राख्नु पनि हामीले सिक्नुपर्छ त्यसो भयो भने मात्र हामी एकअर्कालाई धेरै प्रेम गर्न सक्छौँ जस्तो हामी प्रेमी प्रेमिका हुँदा प्रेम गर्थ्यौँ त्यस्तै प्रेम एकअर्कालाई विकास गर्न सक्छौँ तपाईँ यस विषयमा तपाईँको भावना तपाईँको विचार कस्तो छ हामीलाई लेखेर पठाउन सक्नुहुन्छ फेसबुक मार्फत सबै सौगात फेसबुक पेजमा अथवा म्यासेजमा तपाईँले हामीलाई पठाउन सक्नुहुन्छ अब भने ढिला नगरी म फेरि एउटा गजल राख्दैछु मैले तपाईँको सन्देशहरू चाहिँ सकाएँ यो गजल हामीले लिएका छौँ साहित्य पोस्टबाट र यो गजल लेख्नुभएको हो गजलकार रदेव खरालजीले र उहाँको गजल यस्तो छ उनी बिनाको जीवन अब हलचल हुँदैन उनी बिनाको जीवन अब हलचल हुँदैन विश्वास लाग्छ उनको पक्कै छल हुँदैन उनी बिनाको जीवन अब हलचल हुँदैन विश्वास लाग्छ उनको पक्कै छल हुँदैन औँसीको रात बन्ने छ उनको साथ नरहँदा औँसीको रात बन्ने छ उनको साथ नरहँदा सायद दायाँ बायाँ तलमाथि दलदल हुँदैन विश्वास लाग्छ उनको पक्कै छल हुँदैन क्षितिज पारे हुँदा पनि कति धेरै यादमा छु क्षितिज पारे हुँदा पनि